अन्तमायाला को भाए नलो का भोती मिले हाँ, अंत को भाए नलो का भोती मिले मेरो जस्ते दिल हो उसको न दुख भोती मिले दुखाउ तिमीले तिमी र म बन्न सक्छौ बरु असल साथी चोट पुर्याउन हुन्न कहिले चोखो माया गर्ने माथि चोखो माया गर्ने माथि काट्यो भने थाहा हुन्छ ढाँट्यो भने हो सबलाई दुःख काट्यो भने थाहा हुन्छ ढाँट्यो भने कति रोला उसको आत्मा तिमीले छोड्न हट्यौ भने कति खुसी लाओ खुसी उसलाई छोडी मलाई रोज्दा तिम्रै उनको हँसो पनि हराउला हाँस्न खोज्दा तिम्रै उनको हँसो पनि हराउला हाँस्न खोज्दा शङ्का भए जुनी काट्न गाह्रो हुन्छ मायामा नै शङ्का भए जुनी काट्न गाह्रो हुन्छ खुसी साट्न सजिलो दुःख साट्न साह्रो हुन्छ खुसी साट्न सजिलो साट्न साह्रो हुन्छ तर छैन भने बन्न सक्छौ मेरै मन पराउँछु म त तिमीलाई माया गर्छु धेरै धेरै मन पराउँछु म त तिमीलाई माया गर्छु धेरै धेरै अन्त मायालाई भालो कभो तिमीले अन्त लाको भए नलो कभो तिमीले मेरो जस्तै दिल हो सचौ बरु असल साथी चोट पुर्याउन हुन्न कहिले चोखो माया गर्ने माथि चोखो माया गर्ने माथि